सपना सजाऊ न होला खुसी तिम्रो भागमा आधा खुसी मेरो खुसीहरूको मेला माझ भरिदिउँला सिउँदो आधा खुसी तिम्रो भागमा आधा खुसी मेरो खुसीहरूको मेला माझ भरिदिउँला सिउँदो समय आफ्नो भागको सारा खुसी तिम्रै लागि साँचौ किन हो किन मन रिसाउँदा झनै राम्री किन मैले फकाउनु रिसाउँदा झनै राम्री किन मैले फकाउनु सधैँ सुख दुःख बाणी चुडी रमाउला सँगै किन हो किन मन उडी गयो सपना सजाउन होला